एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापा खाना क्वालिटी प्रेस छापा खाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited लाइन सोक Narayangadh phone zero five six five seven one zero nine one five seven one zero 0991. नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP मार्फत एकैसाथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा तपाईंलाई स्वागत छ म अनिता अर्याल नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ नयाँ नेतृत्वका लागि एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओलीले छुट्टा छुट्टै सहित उम्मेद्वारी दर्ता गराउनु भएको छ एमालेको निर्वाचन आयोगले बिहिबार राति प्रकाशित गरेको उम्मेद्वारको अन्तिम नामावली अनुसार पदाधिकारी सहित एक सय अन्ठाउन्न सदस्यीय केन्द्रीय कमिटिका लागि तीन सय पैंतिस जनाको उम्मेद्वारी परेको छ त्यसमा दुई प्यानल बाहेक स्वतन्त्र उम्मेद्वार उन्नाइस जना रहेका छन् मतपत्रमा दुईवटा प्यानल र स्वतन्त्र गरी तीन कोलम राखिने निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासीले जानकारी दिनुभएको छ प्यानल सहित हुने चुनावमा पनि मतपत्रमा उम्मेद्वारको सूची क्रमैसँग राखिने भए पनि प्यानल नै छुट्याएर मतपत्रमा राखिएको यो पहिलो पटक हो आज बिहान आठ बजेदेखि मतदान गर्ने भनिए पनि मतदाता परिचय पत्र बाँड्ने र मतपत्र छाप्ने काम नसकिएकाले ढिलो गरी शुरू हुने उहाँले बताउनु भएको छ प्रतिनिधिलाई मतदानका लागि छुट्टै बारकोड युक्त डिजिटल मतदाता परिचय पत्र बाँड्ने काम भइरहेको छ अबको केही बेरमै मतदान शुरू हुने पनि उहाँले बताउनु भएको छ एमालेको नेतृत्वका लागि नेपाल पक्षले उपाध्यक्षमा युवराज गेवाली अष्टलक्ष्मी साक्य भीम रावल लालबाबु पण्डित र राजेन्द्र पाण्डे महासचिवमा सुरेन्द्र पाण्डेलाई अगाडि सारेको छ भने उपमहासचिवमा रघुजी पन्त र घनश्याम भूषाल हुनुहुन्छ त्यस्तै सचिवमा गोकर्ण विष्ट योगेश भट्टराई भीमा आचार्य बेदुराम भूषाल र परशुराम मेघी गुरूङको उम्मेद्वारी दर्ता भएको छ नेपाल पक्षले झरनाथ खनाल निकटका राजेन्द्र पाण्डे बेदुराम भूषाल र भीम आचार्यलाई समेटेर प्यानल बनाएको हो केपी ओलीको प्यानलको उपाध्यक्षमा वामदेव गौतम विद्या भण्डारी प्रदीप नेपाल किरण गुरूङ र धर्मनाथ प्रसाद शाह महासचिवमा ईश्वर पोखरेल उपमहासचिवमा विष्णु पौडेल र शंकर पोखरेल रहनु भएको छ त्यस्तै सचिवमा प्रदीप गेवाली पृथ्वी सुब्बा गुरूङ विष्णु रिमाल रघुवीर महाशिर र केशवलाल श्रेष्ठ रहनु भएको छ युवामा लगानी गरौं नाराका साथ आज विश्व जनसंख्या दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ संसारभरको जनसंख्या र त्यसको आवश्यकताका बारेमा चासो दिँदै हरेक वर्ष जुलाई एघारमा विश्व जनसंख्या दिवस मनाउने गरिएको छ दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सम्बन्धी संघ संस्थाको पहलमा विभिन्न कार्यक्रम हुँदैछन् सुरक्षित भविष्य निर्माणका लागि महत्वपूर्ण वर्ग गरिबी असमानता मानवाधिकार उल्लंघन जस्ता कुरासँग संघर्ष गरिरहनु परेकाले उनीहरूले व्यक्तिगत व्यक्तिगत र सामूहिक क्षमता प्रदर्शन गर्न नसकेकाले उनीहरूका लागि पूर्ण लगानीमा दिवसले जोड़ दिएको छ संयुक्त राष्ट्र संघका महासचिव बाङ्की मुनले धेरै ठूलो संख्यामा रहेका युवाहरूलाई गरिबीबाट माथि उठ्नका लागि आवश्यक स्रोत साधनको अभाव रहेको भन्दै यसमा विश्वभरका देशले ध्यान दिनुपर्ने बताउनु भएको छ दिवसका अवसरमा सन्देश दिँदै स्वास्थ्य मन्त्री खगराज अधिकारीले युवाको जनसंख्या उल्लेख्य भएको नेपाल जस्तो देशमा युवाहरूका समस्याहरूलाई प्राथमिकीकरण गरी त्यसै अनुरूप युवाहरूलाई लगानी गर्न सके भावी पीढ़ी सुरक्षित रही देश विकासमा ठूलो टेवा मिल्ने उल्लेख गर्नु भएको छ विश्वमा दसदेखि चौबिस वर्षसम्मका युवाहरूको जनसंख्या झण्डै एक अर्ब अस्सी करोड़ रहेको छ नेपालमा पनि युवाको संख्या कुल जनसंख्याको तेत्तीस प्रतिशत भन्दा बढ़ी रहेको छ नेपालको पछिल्लो सय वर्षको इतिहासमा कुल जनसंख्याको युवा संख्या उल्लेख्य भएको यो पहिलो पटक भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ कोठामै बसेर गर्भवती महिलाको अवस्थाबारे जानकारी लिने र दिन सकिने प्रविधि चितवनको झुवानी सामुदायिक पुस्तकालयले भित्रिआएको छ आमाको माया कार्यक्रम अन्तर्गत चितवनमा सो प्रविधि ल्याइएको हो डेढ महिनादेखि सो कार्यक्रम यहाँ परीक्षणका रूपमा चलिरहेको पुस्तकालयका अध्यक्ष केशवराज आचार्यले जानकारी दिनुभएको छ गर्भवती महिला र शिशुको अवस्था सुधार गर्दै उनीहरूलाई शत अस्पताल पुर्याउने अस्पताल सेवा पुर्याउने उद्देश्यले यो प्रविधि ल्याइएको हो आमाको माया मोबाइल एप्लिकेशन मार्फत सो सूचना सम्बन्धित ठाउँमा पुग्ने पुस्तकालयले जनाएको छ सो कार्यक्रमका लागि सिधुवनको बछौली गाविसमा नौजना स्वास्थ्य स्वयंसेवीकालाई सुविधायुक्त माइक्रोम्याक्सको मोबाइल समेत उपलब्ध गराइएको छ स्वयंसेविकाहरूले घर घरमा पुगेर गर्भवती महिलाको अवस्थाबारे मोबाइलमा टाइप गरेपछि सर्भर मार्फत सो जानकारी कन्ट्रोल कक्षमा पुग्ने र कन्ट्रोल कक्षबाट आवश्यक सावधानीका सूचनाहरू गर्भवतीलाई दिने गरिएको छ कति हप्तामा शिशु र आमाको अवस्था कस्तो हुन्छ भन्ने सम्मको जानकारी मोबाइल एप्लिकेशनबाट गर्ने गरिएको स्वास्थ्य स्वयंसेविका अर्चना दवाड़ीले बताउनु भएको छ यदि चिकित्सकको भनाई अनुसार मेल खाएन र महिलामा समस्या देखियो भने तुरन्त स्वास्थ्य संस्थामा जान सोही एप्लिकेशन मार्फत नै सूचना दिने प्रविधि रहेको छ सो क्रममा गर्भवती महिलालाई हरेक हप्तामा शिशुमा हुने अवस्थाका बारेमा भिडियो र अडियो सामग्री मार्फत सूचना पनि दिने गरिएको छ अमेरिकी राष्ट्रपति बराक ओबामाले इजरायल र प्यालेस्टाइन बीच गाजा क्षेत्रमा उत्पन्न तनाव अन्त्यका लागि दुवै पक्षलाई सहयोग गर्न आफू तयार रहेको बताउनु भएको छ प्यालेस्तानी संगठन हमासले इजरायलमा रकेट आक्रमण गरेपछि इजरायली सेनाले गाजा क्षेत्रमा हमाई हवाई हमला जारी राखेको छ इजरायली सेनाको आक्रमणमा अस्सी भन्दा बढ़ीको मृत्यु भइसकेको छ अमेरिकी राष्ट्रपति ओबामाले इजरायली प्रधानमन्त्री बेन्जामिन नेत्याहुनलाई फोन गरी संयम हुन समेत आग्रह गर्नु भएको छ तर नेत्याहुले प्यालेस्टाइनको हमा संगठन पछि नहटे गाँजा क्षेत्रमा आक्रमणलाई अझै तीव्र पार्ने चेतावनी दिनुभएको छ यसअघि संयुक्त राष्ट्र संघका महासचिव बाङ्की मुनले इजरायल र प्यालेस्टाइन बीच बढ़दो तनावबारे छलफल गर्न आपतकालीन बैठक समेत बोलाउनु भएको थियो र ब्राजिल स्ट्राइकर नेमारले विश्वकप फुटबलका क्रममा भएको घटना आफू पक्षघात हुने अवस्थाबाट जोगिएको बताउनु भएको छ रियो दि जेनेरियो नजिकको सहर टेरेस सोपिल्समा भएको पत्रकार सम्मेलनमा नेमारले आफूलाई मेरुदण्डमा थप दुई सेन्टिमिटरमा चोट लागेको भए सधैँभरि ह्विल चेयरमा बस्नुपर्ने भन्दै भगवानले जोगाएको बताउनु भएको छ कोलम्बिया विरूद्धको क्वार्टर फाइनल खेलमा कोलम्बियाका जुआन जुनिगाको घुँडाले लागेपछि नेमारको मेरुदण्डमा चोट लागेको हो जुनिगाले आफूले नियतवश नेमारमाथि आक्रमण नगरेको भन्दै माफी मागिसकेका छन् पत्रकार सम्मेलनमा निकै भावुक बनेका नेमारले जुनिगालाई आफूले घृणा नगर्ने र कुनै गुनासो पनि नरहेको बताउनु भएको छ तर आफ्नो खेल जीवनको निकै नै महत्वपूर्ण क्षणमा भएको यो घटनाबारे पूरा गर्न पनि निकै कठिन भएको उहाँको भनाइ छ आफूलाई घाइते बनाउने उद्देश्यले नआएको भए पनि फुटबल बुझ्ने सबैले यो घटना त्यो सामान्य घटना भने थिएन भन्ने कुरा देख्न सक्ने प्रतिक्रिया दिएका छन् नेमारले विश्वकप फुटबलको फाइनलमा आफूले अर्जेन्टिनाको समर्थन गर्ने बताएका छन् बार्सिलोनाका आफ्ना सहकर्मी लियोनेल मेसी र जाभियर मासिरोनाका लागि जर्मनीमाथि अर्जेन्टिनाको जित आफूले हेर्न चाहेको उनको भनाइ छ हवस् त यसका साथै बिहान एघार बजेको अर्पण खबर सकियो अनिता अर्याल विदा भई नमस्कार यस अर्पण खबरको साथमा Jai Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चुपबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी बिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ठुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पंप फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा